पुर्याउने कार्यक्रम हो साँच्चै नै नेपालमा यतिखेर गर्मी छ विदेशतिर सायद केही फरक अनुभूति पनि होला साथीहरूसँग टाढा बसेर पनि यो कार्यक्रम सुनिरहनु भएको छ अनलाइनबाट धेरै साथीहरूले र धेरै साथीहरूको कमेन्ट पनि मैले फेसबुक मार्फत पाएको छु गर्मी छ गर्मीको बेला शीतलमा बाहिर बसेर शीतल हावा खाँदै तपाईँ सुनिरहनु भएको होला रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्ज अनि यो शीतल पवनहरूसँगै तपाईँलाई आफ्नो माइलोको याद आइरहेको होला अलिअलि जुन आधा मात्रै उदाएको छ <laughs> यो जुनेली रातहरूमा तपाईँलाई आफ्नो मान्छेको याद अझ बढी आउँदो हो अझ तपाईँ शीतलमा बसिरहनु भएको होला मलाई चाहिँ यो स्टुडियोभित्र एक्लै बसिरहेको छु अलिकता गर्मी फिल पनि भइरहेछ जतिसुकै गर्मी भए पनि तपाईँको सम्बन्ध अझ बढी न्यानोपन सम्बन्धमा अझ बढी न्यानोपन ल्याउनका लागि तपाईँको प्रेममा शीतलता प्रदान गर्नका लागि मुटुदेखि मुटुसम्मको यो एपिसोडमा आज पनि म आइसकेको छु तपाईँ पनि आफ्ना मुटुका कुराहरू राख्न चाहनुहुन्छ भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यच आर यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहोला म्यासेज गर्ने तरिका म पुनः एकपटक भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ अनलाइनबाट सुनिरहनु भएको छ कार्यक्रम भने तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि तपाईँले आफ्ना सन्देशहरू छोड्न सक्नुहुन्छ थुप्रै साथीहरूको सन्देश पनि मैले प्राप्त गरिसकेको छु एकजना साथीको आवाजमा रहेको अडियो क्लिप पनि म राख्नेछु कार्यक्रममा उहाँले आफ्नै आवाजमा पनि सन्देश छोड्नु भएको छ र तपाईँ भने एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि तुझसे अब मुझे मरना है ये तजुर्बा इसी जिंदगी में करना है na na na बिछड़े तो जी ना पाएंगे बिछड़े तो जी ना पाएंगे बिछड़े तो ना जी पाएंगे बिछड़े तो जी ना पाएंगे बिछड़े तो जी ना पाएंगे बिछड़े तो जी ना पाएंगे कहती है तू बिछड़न कहती है बिछड़े तो जी ना पाएंगे बिछड़े तो जिन पाएँगे निके नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको तो लागि र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्ममा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र अँध्यार रातमा एक्लै छु तपाईँ पनि सम्झिँदै हुनुहुन्छ होला आफ्नो मान्छेलाई आफ्नो मान्छेलाई सम्झिँदै हुनुहुन्छ र आफ्नो मान्छेलाई सुटुक्क मनको कुरा भन्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगा ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँ फेसबुक मार्फत पनि W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ र थुप्रै साथीहरूको एसएमएस आइसकेको छ पहिलो एसएमएस लिन्छु र पहिलो एसएमएस गर्नुभएको छ साथीले यो एसएमएस रहेको छ मायालु जीवन बार अह मायालु जीवनभर साथ दिन्छौ भने गयो आज परायो भने माया लाग्यो वर्ष दिनमै तिमीले अह माया लाग्यो वर्ष दिनमै तिमीले नाता जोड्यौ त्यता हाँसो खुसी लग्यौ तिमीले अह गई घाइते मुटु छोड्यो यता भन्नुभएको छ उहाँले नाम पनि लेख्नु भएको छैन सायद पुरा एसएमएस आएन कि है साथी सरी भन्न चाहन्छु त्यसको लागि तपाईँको पुरा एसएमएस आएन कि जस्तो पनि लाग्यो र थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस छ नमस्ते दादा म प्रनिसा दादा मेरो माया प्रवीणलाई love you a lot and a lot मुटु भन्नुभएको छ थ्याङ्क सो मच प्रनिसाजी अवश्य नै तपाईँको प्रवीणले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला र सुनिरहनु भएको छ भने प्रवीणजी तपाईँको लागि तपाईँको आफ्नो मान्छेको सन्देश आइसकेको छ है त तपाईँ पनि सम्झिन चाहिँ नभुल्नुहोला उहाँलाई सुटुक्क कार्यक्रममा नपठाए पनि तपाईँले सुटुक्क उहाँको मोबाइल नम्बरमा चाहिँ म्यासेज गर्नुहोला उहाँलाई पनि खुसी प्राप्त हुन्छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि प्रनिसाजी त्यसै गरी अर्को एसएमएस छ रोगी भई बाँच्नु पर्दा साह्रै पीडा हुँदो रहेछ रोगी भई बाँच्नु पर्दा साह्रै पीडा हुँदो रहेछ साथीहरू बनाउँदै आफैदेखि टाढा हुनु हुँदो रहेछ हेलो दादा मे सिरु मगर फ्रम नयाँ बस्ती भन्नुभएको छ सिरुजी थ्याङ्क सो मच तपाईँको यो मिठो साइरीको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको म अपेक्षा अपेक्षा गर्छु त्यसै गरी अर्को पनि एसएमएस छ दाई नमस्ते नमस्ते छ है भन्नुभएको छ मेरो तर्फबाट पनि नमस्ते मेरो सन्देश भन्नुपर्दा माई अल फ्रेन्डलाई लभ यु भन्छु मनिष लामा अमित मानव सबिन र रोमियो अर्जित स्पेसल यमजीलाई युनिसा गोगनपानी भन्नुभएको छ युनिसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र यमजीलाई पनि सम्झिनु भएको छ यमजी जी तपाईँ कहाँ हुनुहुन्छ <laughs> जे होस् युनिसाजीले तपाईँलाई सम्झिरहनु भएको छ पुरानो त मलाई थाहा भएन युनिसाजीलाई चाहिँ सुटुक्क सोध्नु पर्ने जस्तो लाग्यो थ्याङ्क यू सो मच युनिसाजी तपाईँको एसएमएसको लागि र त्यसै गरी अर्को एसएमएस छ शर्मिला सुजु थिङ मुस्कान बसमाडी छ आइदियो आँसु आँखामा आइदियो आँसु आँखामा परेलीको रेखा भिजाइदिन भइगयो धेरै टाढा जाऊ मिलनको बन्धनलाई तोडिदिन लेख्नुभयो होला टीसम्म मात्रै आएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि शर्मिलाजी शर्मिला सुजु थिङ मुस्कान भन्नुभएको छ बसमाडीदेखि थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र तपाईँको यस्तै एसएमएसहरू आगामी दिन पनि प्राप्त गर्न पाऊँ है यही अपेक्षा गर्छु त्यसै गरी अर्को एसएमएस छ शर्मिलाजीले नै पठाउनु भएको रहेछ शर्मिला सुजु थिङ मुस्कानजीले हेलो दादा के छ खबर मान्छेको जिन्दगी बग्ने खोला जस्तै रहेछ सुख दुःख चलिरहन्छ मन दुखाउने आँसु झार्ने ए लेख्नु भएको छ त्यस पछाडि चाहिँ उहाँको पुरा एसएमएस प्राप्त भएको छैन शर्मिलाजी थ्याङ्क यू सो मच दोहोऱ्याएर एसएमएस गरिदिनु भयो त्यसै गरी अह त्यसै गरी अर्को पनि एसएमएस छ एसएमएस लेख्नु भएको छ अह सायरी साह्रै राम्रो लाग्थ्यो मलाई लाखौँ तारा जुन माफ गरिदेऊ आर मलाई नसुहाउन नसुहाउने भए नसुहाउने भए तिम्रो हुन भन्नुभएको रहेछ मि उमेश विष्ट गुड नाइट दादा अल फ्रेन्डको लागि गुड नाइट भन्नुभएको छ मायामा नसुहाउने भन्ने पनि होला र उमेशजी मलाई त्यस्तो चाहिँ लाग्दैन माया मुठुदेखि गरिसकेपछि फिजिकल एट्र्याक्सनभन्दा पनि बढी मनको कुराहरू मनसँग मिलिसकेपछि यसरी एउटा प्रेमीको लागि प्रेमिका नसुहाउने प्रेमिकाको लागि प्रेमी नसुहाउने चाहिँ हुँदैन जस्तो लाग्छ जे होस् तपाईँको यो भावना तपाईँको आफ्नो मान्छेको लागि छ आरजीले पनि सुन्दै हुनुहुन्छ होला कार्यक्रम थ्याङ्क सो मच उमेशजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ अमृत थापाजीले चक्करीबाट अरूलाई बाँड्न नपुग्ला माया यो गीत यो सायद उहाँले सरोवर सङ्गीतको लागि पठाउनु भएको होला आज नै पठाउनु भएको रहेछ यस यस्तै लेख्नु भएको रहेछ मैले झुक्किएर पढेछु <laughs> आहा जोस् अमृतजी थ्याङ्क यू सो मच तपाईँले एसएमएस गरिदिनु भएको छ प्रोग्रामको लागि भोलि तपाईँको यो कार्यक्रममा पनि बस्छ सर्भर सङ्गीतमा बिहान एघार बजे सुन्न नभुल्नुहोला त्यसै गरी अर्को एसएमएस छ मुटुदेखि मुटुसम्मको लागि मिसिरु मगर अघि पनि पठाउनु भएको थियो दादा जब मान्छे रोगी हुन्छ तब साथीहरूले नि साथ छोड्दो रहेछ आज म रोगसँग लडिरहेको नि चार वर्ष भएछ तर व्यथा सेयर गर्ने कोही भएन भन्नुभयो होला केसम्म छ थ्याङ्क यू सो मच सिरुजी तपाईँको यो एसएमएसको लागि कहिलेकाहीँ हामीलाई दुःख पर्दाखेरि आफ्नो साथीहरूले साथ नदिँदा सायद साथीहरूको पनि बाध्यता परिरहेको हुनसक्छ त्यस्तो बेला साथीहरू टाढा भएको हो कि जस्तो आभास हुन्छ तर हामीले त्यस्तो सोच सोचिहाल्न पनि हुँदैन किन भन्दा हामीले दुःख जति धेरै पर्छ त्यतिखेर अझ बढी साथीहरूलाई सम्झन्छौँ त्यतिखेर साथीहरूको अझ बढी साथ र माया हामीले चाहन्छौँ र त्यस्तो बेला साथ नपाउँदाखेरि अलिकता मुटु दुख्नु स्वाभाविकै हो जे होस् तपाईँ रोगसँग लडिरहनु भएको भन्नुभएको छ कस्तो रोग हो त्यो त हामीलाई थाहा छैन तर जे होस् तपाईँको जुनसुकै समस्या भए पनि चाँडै तपाईँलाई निको होस् तपाईँको रोग जरैदेखि निको होस् यही कामना गर्छु रेडियो सरोवरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि थ्याङ्क यू सो मच सिरोजी तपाईँको यो सन्देशको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यच त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मनको कुरा सुटुक्क लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ अर्को म्यासेज छ हाई दादा आइएम सनी राम मुक्तान फ्रम रातोमाटे दादा यो माया भनेको त कस्तो के दादा आज म उही निष्ठुरीलाई निष्ठुरीलाई मायालाई आहा माया गर्न आउँदैन भने प्लिज माया गर्न भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन शनिराजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि माया भन्ने चिज नै यस्तै छ हामीले जन्मेदेखि आमालाई माया गर्छौँ केही ठुलो भएपछि हामी व्यक्तिगत रूपमा <laughs> अलिकता विपरीत लिङ्गीप्रति हामी आकर्षित हुन्छौँ एउटा जे होस् यो एट्र्याक्सन यो माया जस्तो सुकै अवस्थामा गरे पनि हामीले बुझ्न चाहिँ अलिक गाह्रै पर्छ यो चाहिँ अब हामीले डिफिनेसन दिन पनि नमिल्ने परिभाषा दिन पनि नमिल्ने र मायालाई ठ्याक्कै यही हो भनेर पनि हामीले परिभाषित गर्न सक्दैनौँ र शनि राजी थ्याङ्क यू सो मच तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को सन्देश लेख्नु भएको छ मि उमेश विष्ट दादा अब आउँदै गरेको एघारको इक्जामको लागि अल फ्रेन्डलाई बेस्ट अफ लक भन्न चाहन्छु भन्नुभएको छ एघारको इक्जाम आउँदैछ यहाँहरू सम्पूर्ण साथीहरूलाई पनि हाम्रो तर्फबाट बेस्ट अफ लक भन्न चाहन्छु इक्जामको लागि राम्रो राम्रोसँग लेखेर राम्रो राम्रो नम्बर ल्याएर पास गर्नुहोला तपाईँलाई शुभकामना छ र थुप्रै साथीहरूको एसएमएस र कमेन्टहरू आइरहेको छ साथी तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ तपाईँको यो रात रातिको समयमा यो अन्धकार समयमा शीतलमा बसेर रेडियो सर्भर सुन्दै हुनुहुन्छ र मनमा आफ्नो मायालुको मुहार अलिकता बोलिरहेको छ माइलको मुहार होइन तपाईँलाई सम्झिरहनु भएको छ तपाईँले भने तपाईँ सुटुक्क एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुई म्यासेज गर्दै गर्नुहोला र कमेन्ट पनि गर्दै गर्नुहोला तपाईँका एसएमएस र कमेन्टहरू लिएर एकैछिनपछि आउने नै छु अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि से जिंदगी ढूंढ रही है क्या ये वो मकाम मेरा है यहाँ चैन से बस रुक जाऊं क्यों दिल ये मुझे कहता है जज्बात नए से मिले हैं जाने क्या सर ये हुआ है एक आस मिली फिर मुझको जो कबूल किसी ने किया है हाँ, किसी शायर की गजल जो दे रूह को सुकून के पल कोई मुझको यू मिला है जैसे बंजारे को घर नए मौसम की सहर या सर्द में दोपहर कोई मुझको यू मिला है जैसे बन जा को घर विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा बाटो यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्ज अनि W W W dot radio server dot com dot एनपीबाट संसारभर एकैपटक कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा राखिरहेको छु तपाईँको एसएमएस र कमेन्टहरू अबको क्रममा भने तपाईँको कमेन्टहरू राख्न चाहन्छु कमेन्ट राख्नुभन्दा अगाडि तपाईँको लागि एउटा हाम्रो श्रोताले टाढाबाट आफ्नै आवाजमा आफ्नो मनभित्रको मान्छेको लागि आफ्नै आवाजमा सन्देश पठाउनु भएको छ रेकर्ड गरेर उहाँको सन्देशलाई म राख्दैछु सन्देश पठाउनु भएको छ दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियादेखि हामीलाई सम्झनु भएको छ सदैव सम्झिरहनुहुन्छ र उहाँको सन्देश उहाँको आवाजमा अबको क्रममा समयको दौरानसँगै कहिले सम्झ त कहिले बिसम्चका भुमरीसँग लड्दै सुन्दर जीवनको कल्पनाहरूलाई सङ्घाल्दै अनि मनमुटको धटकनमा तिमीलाई सजाउँदै प्रत्येक दिनको मिरमिरी अनि नवीन बिहानी छाएर तिम्रै तस्बिरको साथ सुरुवात हुन्छ भने दिनभरिको थकान पछिका गोदौली साँझ पनि तिम्रै माया र सम्झनामा डुबुल्की मार्दै व्यतीत हुन्छ कान्छु छोटो समयको लागि व्यवस्था अनि बाध्यताले गर्दा बिछोडको एउटा बन्धन बाँधिँदै हर्पल नयनबाट स्वर बगाउन व्यतीत छु किनकि तिम्रो सम्झना आउँछ याद आउँछ मनमुटु अनि स्पन्दनको कुना कुनामा तिम्रो याद र सम्झनाले ढक्ट्याउँछ लाटी तैपनि केही समयको लागि मनलाई सम्हालेर हाम्रो सुन्दर भविष्यको दर्शार गर्न विवश छु बिछोड पछिको मिलन अनि दुःख सङ्घर्ष पछिको खुसी सुखका दिनहरू अनि कान्छसँगै रहेर सुन्दर संसारमा रमाउने दिनहरू भन्दै प्रतीक्षा गर्न लाटी तिम्रो कान्छो चाँडै आउनेछु कान्छोको यात्रा सम्झनामा कदापि तिम्रो ती कोमल नयनहरूबाट आँसु नझार्न कान्छु किनकि तिम्रो ती कोमल नयनभित्र कहिल्यै नभेटिने जीवन्त अम्बर मायाको आभास भोलि बसेको छ तिम्रो कान्छो यति भन्दै यो सन्ध्याकालीन रातमा तिम्रो लागि लाखौँ मायाका वस्तु गुच्छर प्रहार गर्दै अनि सदा सदाका लागि तिमीलाई आफ्नो बनाउन आउने बाचाको साथ बिदा हुन्छु हर पल अड्छन् कान्छोको लाखौँ लाख माया मनमुटुमा सजाएर राख्न लाटी उही तिम्रो साथी दिलको धनी कान्छु आ दक्षिण कोरिया दिलको धनी बुद्ध लामाजीको सन्देश तपाईँको लागि राखेँ उहाँले आफ्नै आवाजमा आफ्नो मान्छेको लागि सन्देश पठाउनु भएको थियो तपाईँ पनि आफ्नै आवाजमा पनि सन्देशहरू राख्न चाहनुहुन्छ भने रेकर्ड गरेर पठाउन सक्नुहुन्छ सकेसम्म तपाईँले वेब अथवा एमपी थ्री फर्मेटमा love to Chandra at the rate Gmail dot com ठेगानामा तपाईँले एट्याच गरेर पठाउन सक्नुहुन्छ तपाईँका फाइलहरू तपाईँको भोइसमा र तपाईँका कमेन्टहरू लिने क्रममा बुद्धजीलाई थ्याङ्क यू भन्न चाहन्छु तपाईँको यो मिठो आवाज आवाजमा तपाईँको मिठो शब्दहरू तपाईँको आफ्नो मान्छेसम्म पुगिसकेको छ मलाई जहाँसम्म लाग्छ र थ्याङ्क यू सो मच टाढादेखि यति धेरै माया गरेर पठाइदिनु भयो तपाईँको आवाजलाई बजाउने मौका पाएँ तपाईँको आवाजलाई तपाईँको आफ्नो मान्छेको मुठुको कुनासम्म पुर्याउन सफल भए जस्तो पनि लाग्छ र थ्याङ्क यू सो मच तपाईँलाई त्यसै गरी तपाईँका कमेन्टहरू राख्ने क्रममा अर्को कमेन्ट छ ध्रुव रिग्मी अभागी मान्छेजीले <laughs> लेख्नु भएको छ अभागी भन्नुभएको छ आफैले अभा आफैलाई अभागी चाहिँ भन्नुहुन्न है धेरै ध्रुवजीलाई म सदैव रिक्वेस्ट गर्छु गर्छु र ध्रुवजीको सन्देश सुरु हुन्छ यसरी प्रिय काली अष्टी तिम्रो यादमा धेरै तडपिसके आफूले आफैलाई सम्हाल्नै सकिनँ जिन्दगीभरिसँगै जिउने मने कसम आज तिमीले किन किन तोड्यौ यदि जिन्दगीभरि साथ दिनु थिएन भने किन खायो झुटो कसम किन यो अभागीलाई झुटो आस देखायो भन तिमीलाई के थाहा मैले कति माया गरेको थिएँ तिम्रै कल्पनामै हराउँथे तिमीलाई पाउँदा आफैलाई संसारको माने नै ठान्थे लाखौँ ताराहरूको माझ एउटै चन्द्रमा टह चम्के जस्तै तिमी पनि अभागीको लागि हजारौँ फेसबुक फ्रेन्डहरूमध्ये एक थियो हरपल हरछिन तिम्रै परिकल्पना गरिरहन्थे यस तिमी यो अभागीलाई थाहै नदे एकाएक टाढा भयो समयको गति बित्दै थियो मैले तिमीलाई भेट्ने आशामा कयौँ दुःखका क्षणहरू बिताएँ तिमीलाई सारा संसार खोजेँ तर कहीँ पनि भेटिनँ तर आफूलाई मेरो खान्छु एक न एक दिन किन नभेटिएला भनेर खोजिरहे Facebook Twitter Nimbuzz Viber Skype Skype सबै खोजेँ तर तिमीलाई भेटिनँ तिमीलाई नभेटेपछि आफैले आफैलाई मरेतुल्य ठाने तिमी बिनाको पल त्यो चैत मासको राट लाग्दो मौसम जस्तै भएको थियो पिन्जडाको चरी जस्तै भएको थिएँ उड्न म उड्न खोज्दा खोज्दै पनि बाध्यताले थुनिएको चरी जस्तै भएको थिएँ म तिमी बिना यो संसार यो संसार अध्यारो लाग्थ्यो दुनियाँको अगाडि हाँस्न खोजे पनि तिमी बिना यो अनुहारमा कहिले हाँसो आएन तैपनि जिन्दगीको लाचार यो मोडमा आफूलाई ह्विल चेयरको सहाराले डोर्याए जस्तै डोर्याउँदै डोर्याउँदै थिएँ सोचेको थिएँ अभागीलाई भुलिसक्यो भनेर जिन्दगीले सयौँ कष्ट र मोडहरू पार गर्दा तिमी फेरि आकाशमा ढकमक्क लागेको बादल एकाएक फाटेर त्यही चन्द्रमाको रूप लिएर आयो अभागीको जिन्दगीमा भन्नेले भन्थ्यो बिछोड पछिको मिलन अविस्मरणीय हुन्छ भनेर मैले पनि आफूलाई तिमी फेरि मेरो सामु आउँदा पिन्जडाबाट मुक्त भएकी छरे जस्तै सम्झे तिमीलाई पुनः भेट्न पाउँदा ममा खुसीको सीमा नै थिएन हतार हतार तिमीसँग बोल्न खोजे तर तिमी बोलिनौ धेरै पछि बोल्यौ त्यो पनि प्रेमिका बनेर होइन एउटा साथी मात्र बनेर किन तिमीलाई अभागीको मायामा के कमी भएर जिन्दगीभरि साथ दिने बाछा तोडिदियो मैले तिमीलाई भनेकै थिएँ नि अरूले जस्तो सुनचाँदीले ढकमक्क सजाएर महलमा राख्न सक्दिन तर तिमीले आज यो अभागीको मायालाई धनको तराजुमा जोख्यौ यस यस जिन्दगीको केही पल मात्र साथ दिनु थियो भने किन जुनै जुनै साथ निभाउने भाषा गर्यो तिम्रो माया तिम्रो माया गर्ने पागल प्रेमी धुबरेग्मी अभागी मान्छे नामटार एक हाल हेटौँडा रेग्मी अभागी मान्छेजीको सन्देश राखेँ मैले अलिकति लामो सन्देश थियो ध्रुवजी यति लामो लामो सन्देशहरू लेख्नुहुन्छ कार्यक्रम बितेका पलहरू छन् तपाईँका यस्तै आत्मकथाहरू राख्नको लागि तपाईँका लामो सन्देशहरू राख्नको लागि तपाईँले त्यसमा पनि तपाईँको भावनाहरू पठाउन सक्नुहुन्छ ध्रुवजीको एउटा स्टोरी पनि पढिसकेको छु जस्तो लाग्छ मैले कार्यक्रममा जे होस् थ्याङ्क यू सो मच तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को सन्देश छ औँसीको रातमा इन्द्रमान आत्माजीले <coughs> लेखेर पठाउनु भएको छ डियर मुटुको धड्कन यी आँखाले होइन हृदयले प्रेम गरिन्छ यसैले प्रेमलाई अन्धो भनिन्छ आजकल हरदम हरक्षण तिम्रै तस्विर हेरिरहेछु तिमी बिनाका यी पलहरू फिका र खल्लो भोगिरहेछु जोडी उडेका ढुकुर पनि बिजोड बिछोडी झैँ बिछोडिरहेको झैँ देखिरहेछु आँसुलाई लुकाएर हाँसुमा बिलिन तिम्रा नयनहरू पातहरूमा सिटपलाएर झैँ ठलफल ठलफल आँसुहरू म प्रष्ट देखिरहेछु तिम्रा आँखाहरूमा मलाई थाहा छ गजबको यो खुबी मात्र तिम्रो हुनसक्छ आँसु लुकाएर मुस्कुराउने रोएर पनि हँसाउने मेरा मनले भनिरहेछ कति महान छौ तिमी आजकल म तिमीभित्र नारी हुनुको अर्थबोध गर्दैछु भन्छन् नारी पृथ्वी हो प्रमाण तिमीमा भेटिरहेछु लाग्छ तिमी समुद्र हौ प्रेमिल प्यास म मेटाइरहेछु तिम्रो मन जस्तै तनको पन म एक एक गरी तारिफ गर्छु हो प्रिय तिम्रो सौन्दर्यमा शालीनता स्वरहरूमा कामुकताको मिठास अनि तपस्वीको ध्यानभङ्ग गर्ने उत्कृष्ट मादक स्पर्श र कामिनी झैँ लाग्ने तिम्रा नयनहरूले हर कोहीभित्र पनि दृष्टिदोष जगाइदिन्छ रमणीय समुद्री छालहरूमा तिमीलाई देख्नेहरू अन्तर्मन र कल्पनाका लुकामारी खेलमा छालले जस्तै अङ्कमाल गर्दा हुन् love you dear Ritu love you forever उही तिम्रो हरेक सुख दुःखको साथी आत्मा आहा इन्द्रमान आत्माजीको सन्देश राखेँ मैले हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ उहाँ र नियमित हामीलाई सन्देश पनि पठाउनुहुन्छ इन्द्रमानजी थ्याङ्क सो मच आफ्नो ऋतुको लागि <laughs> यति राम्रो भावना पठाउनु भएको छ उहाँले पनि सुन्दै हुनुहुन्छ होला कार्यक्रम र यतिखेर अर्को कमेन्ट छ तपाईँको थुप्रै कमेन्टहरू बाँकी छन् तर नौ बजेर एकाउन्न मिनट गइसकेको छ स्टुडियोको घडीमा जे होस् छिटो छिटो तपाईँका सबै सन्देशहरू राख्ने प्रयास गर्दैछु अर्को सन्देश छ विपनाजीले पठाउनु भएको छ विपनाजी अगाडि लेख्नुहुन्छ खोइ यो माया भन्ने चिज कस्तो मैले त अहिलेसम्म पनि बुझ्न सकेको छैन दादा मायामा कहिले दुःख कहिले सुख हुँदो रहेछ कोही हामीलाई छोडेर जान्छ भने कोही हाम्रो जीवनमा आउन खोज्छ संसारको सबैले साँचो र चोखो माया लाउन जानेको भए कसैले पनि मायामा दुःख पाउनै थिएन होला सायद त्यसैले मेरो प्यारो साथीहरूलाई अहिले त माया लाउन पनि डर लाग्छ अब सोच्छु पहिलाको सबै कुरा बिर्सेर नयाँ नयाँ जीवन सुरु गरौँ मेरो नयाँ जीवनमा फेरि कोही आउन खोज्छ माया लाउन खोज्छ माया प्रीतिका कुराहरू गर्न खोज्छ अब म पनि नयाँ जीवनमा नयाँ जीवन साथीसँग माया लाउन चाहन्छु मेरो प्यारो मान्छे Saroj miss you so much and love you forever उही तिम्रो मुटुको धडकन विपना र अन्त्यमा उहाँले विपना लभ्स सरोज भनेर पनि लेख्नु भएको छ थ्याङ्क सो मच विपनाजी तपाईँको यो कमेन्टका लागि र तपाईँको सरोजले पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ होला एकैछिनमा तपाईँको मोबाइलमा उहाँको एसएमएस पनि आउँछ होला कुर्दै गर्नु होला है त विपनाजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ तपाईँको एसएमएसहरू पनि थुप्रै आइरहेका छन् एसएमएस गर्ने तरिका पनि भनिहालौँ मोबाइलको म्यासेज बक्समा गएर यस आर यस त्यस पछाडि एउटा खाली ठाउँ त्यस पछाडि यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई साथीमा म्यासेज पठाउन सक्नुहुन्छ तपाईँको अर्को कमेन्ट छ कमेन्ट लेख्नु भएको छ कसले लेख्नुभयो भनेर म हेरिरहेको छु लेख्नु भएको छ उही अभागी एन्ड दुखी माया भन्नुभएको छ उहाँको फेसबुक नेम चाहिँ माया तामाङ बी लेख्नु भएको छ टिएमजी बी लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ सर्वप्रथम त मुटुदेखि मुटुसम्म प्रोग्राम सञ्चालन गर्नुहुने चन्द्र दाजुलाई हृदयदेखि नै धन्यवाद यी मेरा मनका कुराहरू पोख्न एन्ड सुनाउन पाउँदा म भाग्यमानी ठान्दैछु खै माया भन्ने चिज कस्तो कस्तो हुँदो रहेछ मायामा कहिले सुख त कहिले दुःख पनि आउँदो रहेछ दाजु खै के भनेर व्यक्त गरौँ यी मनका आजका कुरा र विगतका पलहरू खै दाजु आजसम्म पनि उसैको याद र सम्झनामा बाँचिरहेको छु सायद उसैको लागि मेरो माया कमी थियो रहेछ सुरुमा उसले मन पराएर आज छोडी गयो दाजु हाँसो नै हाँसोको जीवन केवल कल्पना मात्र रहेछ खुसी नै खुसीको जीवन केवल सपना मात्र रहेछ झुप्पडीमा रमाउने मान्छे आज आएर उसले गर्दा दोबाटोमा रुँदै बसेको छु दाजु उसले मलाई झुठो माया लगाएर आज मलाई बिच बाटोमा छोडेर गयो म उही अभागे र दुखी माया फ्रम हेटौँडा आजलाई यति नै दाजु बाँकी डट डट डट लेख्नु भएको छ थ्याङ्क यू सो मच साथी मायाजी तपाईँको यो कमेन्टको लागि र धेरै दुःखी नहुनुहोला हामी छौँ रेडियो सर्भर तपाईँसँग छ र थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि आहा त्यसै गरी अर्को कमेन्ट छ अह उहाँ कमेन्टमा लेख्नुहुन्छ लासो फ्याफुल्ला चन्द्र दादा हामी सबिना लामा भैँसे छबाट मेरो तर्फबाट पनि लासो फ्याफुल्ला अह मेरो प्यारो मनको कान्छो सात समुद्र पारी भैनी न्यानो मायाका साथै सम्झनाका कोसेलीहरू केवल हजुरको लागि उही हजुरलाई माया गर्ने सबिना काले कान्छो हजुर आउ आउने बाटोमा कुरिरहेको छु छिट्टै फर्कि फर्केर आउनुहोस् ल ओके बाई हेन्सम चन्द्र दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई पनि गुड नाइट र सबिनाजी टाढा रहेर पनि तपाईँको आफ्नो मान्छेले कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँको सन्देश पाइसक्नु भएको छ जस्तो लाग्छ मलाई थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ लेख्नु भएको छ रोमियो अर्जितजीले अह उहाँले अगाडि लेख्नुहुन्छ जिन्दगी एउटा फुल हो जसको कुनै मूल्याङ्कन गर्न सकिँदैन प्रेम एउटा नाता हो जसलाई जिन्दगीभर भुल्न सकिँदैन हेलो हाई दादा दर्शन नमस्ते अनि आरामै हुनुहुन्छ भन्नुभएको छ आरामै छु म हटियाबाट सन्तोष नगर कोटी <laughs> सधैँ चाहिँ तपाईँको मिठो बोली सुन्नलाई जति पनि रेडियो सर्भर प्रेमीहरू हुनुहुन्छ उहाँहरूलाई अनि अह लगिरहेको लागिरहेको होला कि यो मङ्गलबार कहिले आउँला <laughs> भनेर आज नै तपाईँको मिठो बोलीमा यो मुटुदेखि मुटुसम्मको प्रोग्राम सुन्न पाउँदा एकदम ह्याप्पी छु आजको मेरो म्यासेज छ सकिलाई भन्नुभएको छ आइसक आइसके के छ खबर सन्चै छौ नि के गर्नु यार तिमीले मलाई कस्तो रूपमा सोचेको छौ त्यो त मलाई थाहा छ छैन बट म तिमीलाई असल अनि बेस्ट फ्रेन्डको रूपमा सोचेको छु यो असल अनि यो एउटा मित्रताको नातालाई नराम्रो नसोच्नु होला तिमीले मलाई भुले पनि म तिमीलाई भुल्न सक्दिनँ आई रियली मिस यु भन्न चाहन्छु हा ओके दादा good night bye take care भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो सन्देशको लागि र मित्रताको नाता नै सबैभन्दा ठुलो नाता हो भन्छन् र तपाईँको यो सन्देश तपाईँको आफ्नो साथीसम्म पनि पुगिसकेको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि थुप्रै कमेन्टहरू बाँकी छन् एसएमएसहरू पनि बाँकी छन् सबै साथीको पढ्न पाएन भने तपाईँले गाली गर्नुहोला कि जस्तो पो लागेर डर लागिरहेको छ मलाई लेख्नुहुन्छ अर्को कमेन्ट नौ बजेर छप्पन्न मिनट गइसकेको रहेछ दर्शन नमस्ते दादा सन्चय हुनुहुन्छ म प्रनिसा चिसा पानीबाट आज मेरो सम्झना मेरो मुटुसँग जोडिएको मान्छे प्रनिसलाई मिस यु भन्न चाहन्छु and love you so much Pranish भन्नुभएको छ आहा प्रनिसाजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र तपाईँको प्रनिसले पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ होला त्यसै गरी अर्को कमेन्ट छ गणेश दुलालजीले हेटौँडाबाट हाम्रो एकदमै मिल्ने साथी हुनुहुन्छ हामीलाई निरन्तर मुक्तक पठाउनुहुन्छ आज पनि उहाँको दुईवटा मुक्तकहरू छन् स्याल पनि सेर हुन्छ मित्र शराब पिएपछि स्याल पनि सेर हुन्छ मित्र शराब पिएपछि राति धेरै अबेर हुन्छ मित्र शराब पिएपछि स्याल पनि सेर हुन्छ मित्र शराब पिएपछि राति धेरै अबेर हुन्छ मित्र शराब पिएपछि आज पनि बेसरी धोकेर आउनुभयो होइन हजुर आज पनि बेसरी धोकेर आउनुभयो होइन हजुर अब हिँडे हुन्छ तर्केर मित्र शराब पिएपछि भन्नुभएको छ <laughs> निकै नै राम्रो जे होस् शराब पिउनेहरूको लागि लक्षित है <laughs> गणेशजी अलिअलि शराब तान्नु त हुन्न नि <laughs> सायद तान्नुहुन्न खानुहुन्न मलाई आशा छ र मलाई विश्वास पनि छ साँच्चै नै तपाईँले खानु पनि हुन्न सकेसम्म नखाएको राम्रो होइन र उहाँको अर्को पनि मुक्तक छ मुक्तक लेख्नुहुन्छ हल्लाएर मजाले मार्ने भयो यसपालि हल्लाएर मजाले मार्ने भयो यसपालि सबैको एउटा चिहान पर्ने भयो यसपालि हल्लाएर मजाले मार्ने भयो यसपालि सबैको एउटै चिहान पर्ने भयो यसपालि मैहुँ भन्नेहरू पनि भागा भाग गर्दैछन् मैहुँ भन्नेहरू पनि भागा भाग गर्दैछन् हिमाललाई तराईमा झर्ने भयो यसपालि सबैको एउटै चिहान पर्ने भयो यसपालि हल्लाएर मजाले मर्ने भयो यसपालि भन्नुभएको छ यो भूकम्पसँग रिलेटेड मुक्तक एकदमै राम्रो मुक्तक छ थ्याङ्क यू सो मच गणेशजी तपाईँलाई यो राम्रो मुक्तकको लागि र धेरै साथीहरूको कमेन्ट र एसएमएसहरू बाँकी छन् र साथीहरूको एसएमएस र कमेन्टहरू मैले पुरै पढ्न पाउँदिनँ कि जस्तो लाग्यो र तपाईँको एसएमएसहरू राखिहाल्छु म आहा एसएमएस पठाउनु भएको छ अब चाहिँ नपठाउनु होला तपाईँको एसएमएस र कमेन्टहरू म राख्न सक्दिनँ अर्को हप्ता मात्रै राख्नेछु यो सन्देश पनि तपाईँलाई राखेँ अर्को एसएमएस छ हाई दादा खाना भयो त के छ खबर म मेनुका लामा मेरो दिलको फ्रेन्डलाई लभ यु सो मच भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच मेनुकाजी तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को सन्देश छ हेलो छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो र म त सधैँ माया गर्ने मान्छे उही अमन घलान फ्रम भैँसी भएको छ अमनजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस छ शर्मिला सुजुथिङ मुस्कान दुःख जति परे पनि सुख मान्ने गर्नु साथी बिछोड जति भए पनि मिलन सम्झने गर्नु साथी भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ अमृत थापाजीले चक्करीबाट माया अधिकारी अह अमृत थापा चक्करीबाट माया अधिकारी मदेखि धेरै रिसाकी छन् भन्नुभएको रहेछ अमृत थापाजीले पठाउनु भएको छ मायाजी धेरै रिसाउनु भएको रहेछ प्लिज नरिसाउनु एन्ड कल मी भन्नुभएको छ अन्ठानब्बे शून्य अडसट्ठी छयालिस पाँच सय बहत्तर अन्ठानब्बे शून्य अडसट्ठी छयालिस पाँच सय बहत्तरमा कल गर्न अनुरोध गर्नुभएको छ मायाजीलाई अमृतजीले थ्याङ्क यू सो मच अमृतजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ प्रवीण अह प्रवीण छैन आज माया दिन मसँग प्रवीण भएको हो कि उहाँले पिआरए बिएन लेख्नु भएको छ छैन आज माया दिन मसँग केही जति जे छ आज त्यही माया छ तिमीलाई दिने आज जसरी म तिम्रो हात समाई यत्रो लामो बाटो हिँड्दैछु त्यो बाटो भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच प्रवीणजी तपाईँको एसएमएसको लागि अर्को छ मेरो दिलकै नाजुक नाजुक धड्कनुको नै धड्क धडक्न सिकादिया जब भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन नाम लेख्नु भएको छैन थ्याङ्क यू सो मच साथी त्यसै गरी अर्को छ अमर हेटौँडा सत्रबाट भोरले हेटौँडा सत्र भोरलेबाट दादा मेरो यसलाई धेरै धेरै सम्झेको छु भनिदिनु ल यसको साथी अमर दुखी भन्नुभएको छ थ्याङ्क यू सो मच अमरजी तपाईँको यो सन्देशको लागि र अब भने तपाईँको एसएमएसहरू लिन सक्दिनँ र साथीहरूको धेरै कमेन्टहरू बाँकी छन् तपाईँको कमेन्टहरू म अर्को हप्ता मात्रै राख्छु आज भने दस बजेर एक मिनट गइसकेको छ कार्यक्रमको निर्धारित समय सकिसकेको छ तामाङ नवराजजीले पठाउनु भएको छ हाँडी खोला एक चकरे हाल मलेसियामा हुनुहुन्छ उहाँ उहाँको पनि मैले पढ्न पाइनँ अर्को हप्ता राख्नेछु त्यसै गरी अर्को छ भेजी तामाङ युवा भन्नुभएको छ भिइजेडवाइटिइओ एमओएनजी वाइबिए लेख्नु भएको छ उहाँले मैले नाम गलत उच्चारण गरेको भए सरी उहाँको कमेन्ट पनि म अर्को हप्ता राख्नेछु त्यसै गरी अर्को कमेन्ट छ अह सम्झना लामाजीले ओके दाई गुड नाइट भन्नुभएको रहेछ लास्टमा यो सम्झनाजीको कमेन्ट पनि मैले <laughs> कार्यक्रममा राख्न पाएन त्यसको लागि पनि सरी अर्को हप्ता म तपाईँको कार्यक्रमलाई अवश्य कार्यक्रममा तपाईँको कमेन्टहरू अवश्य पनि राख्नेछु असल प्रेमी एसपी लामाजीको युनिसा लामाजीको धेरै साथीहरूको कमेन्ट बाँकी छन् तपाईँका कमेन्टहरू म अर्को हप्ता राख्ने नै छु आजलाई भने कार्यक्रम ज जसले सुनिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रमको यो व्यवसायबाट छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री